अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर उन्चानब्बे दशमलव दुई मेघाज र म हो रूपिन्द्र प्रभावी कार्यक्रम हो शब्द शिविर कृति वाचन गरिने कार्यक्रम शब्द शिविरमा केही हप्तादेखि हामी क्रमशः उपन्यासकार मनिषा गौचनको एउटा चर्चित उपन्यास ओल्लीको डायरी वाचन गरिरहेका छौँ र आज एउटा अर्को नवीन श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ ओल्लीको डायरी एउटा नारीवादी उपन्यास हो र यसमा नारीहरूले भोग्नुपर्ने विभिन्न उतार चढावहरूलाई जीवन्त ढङ्गले प्रस्तुत गरिएको छ र यही उपन्यास वाचनको अर्को एउटा नवीन श्रृङ्खलामा तपाईँलाई स्वागत अभिवादन गर्दै आग्रह गर्छौ हामी शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ त्यस्तै लेखेर पठाउनका लागि र शब्द शिविर मार्फत कुनै कृति वाचन गरिएको श्रवण गर्न चाहनुहुन्छ भने पनि लेखेर पठाउनका लागि अनुरोध गर्छौ जसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबीएफएम टाइप गर्नुपर्ने हुन्छ आरबिएफएम टाइप गरिसकेपछि एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रुपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनका लागि हामी अनुरोध गर्छौ प्रियजन अब भने उपन्यासकार मनिषा गौचनको उपन्यास उल्लीको डायरीको वाचनको यो एउटा अर्को श्रृङ्खला प्रस्तुत गर्ने क्रममा छु सासुको मृत्युले मनको घाउ साह्रै गहिरो पारिदियो तर समय बलवान हुँदो रहेछ त्यही बलियो समयले त्यो खाडल सम्याउने तर्खर गर्न थाल्यो चोट हल्का हल्का दुखेको मौका पारेर सासुको नाममा एक सय आठ बत्ती बाल्ने विचार गर्दै म स्वयम्भू गुम्बातिर घुम्न निस्किए सधैँ झै ट्याक्सी नचढेर खै कुन मोडले हो आज बस चढे मेरो बाल्यकाल अनि किशोरी जीवनको घुमघाम बसमै बितेको थियो सायद यिनै पुराना दिनले मलाई तानेछन् क्यारे म चुपचाप बसमा उक्लेम हँसिली म जत्तिकै उमेरकी एकजना महिलासँग मेरो बोलचाल भयो उसले नै पहिला सोधि तपाईँ कहाँसम्म स्वयम्भू अनि तपाईँ ए म पनि त्यतै जान लागे कि त्यसो भए सँगै हुने भयो रमाइलो हुने भयो तपाईँको नाम ओल्ली तपाईँको नि म रुमा यतै चाभिलमा बस्छु ए हामी त नजिकै रहेछौ म धुम्बाराहीमा बस्छु के गर्नुहुन्छ त केही छैन गृहिणी श्रीमान अमेरिका अनि तपाईँ म पनि बस्ने खाने मेरो पनि श्रीमान बाहिरै जापानमा ए हामी त उस्तै परेछौँ तपाईँको बच्चा हाँस्दै सोधिए अह मन अमिलो भयो तर देखाउन खोजिन ए उसले यति भने तर मैले सोधिन उसको बाल बच्चाको विषयमा उसले भने हामी त अब भेटघाट गरिरहनु पर्छ है उस्तै परेछौ आज ट्याक्सी नचढ्नुको फाइदा रहेछ यो नत्र त म सधैँ ट्याक्सीमा नै हो आज चोकमा कुनै ट्याक्सी नै थिएन ट्याक्सी हडताल अरे के गर्ने स्वयम्बु नगई नहुने काम पर्यो तर मलाई त आज ट्याक्सीको वास्तै भएन सरासर बस चढेकी थिएँ खै कुन्नी म निस्कने चोकतिर ट्याक्सी थिए कि थिएनन् वास्तै भएन मन बरालिएको बेला यस्तै हुँदो रहेछ जे होस् बस चढ्नुकै कारण सुरु भएको थियो यो मित्रताको साइन हो थाहा छैन कहिलेसम्म आखिर उसँग पनि त बसमै त हो भेट भएको फेरि उसैलाई सम्झेर झ्यालबाट बाहिर टोलाएँ बाटोमा निकै लामो कुराकानी भयो स्वयम्भू आइपुगेको पनि पत्तै भएन कन्डक्टर स्वयम्भू भन्दै चिच्याउँदा पो झस्कियौं हामी उकालो लाग्यौं मित्रताको साइनोमा बिहानी मुस्कुराए जस्तै लाग्यो ओम माने पेमे जप्दै हिँडेका लामा र आनीहरूको आवाज शान्तिको गीत भएर स्वयम्भूको परिवेशमा गुन्जिरहेको छ कलाकारका कला शक्तिमा बुद्ध मुस्कुराइरहेको अनुभव गरे किन हो मैले बुद्धको मूर्तिमा बुद्धत्व भन्दा कलाकारिता झल्किएको देखे जी होस् भगवानको नाममा शिर झुकाउँदै अगाडि बढ्यौं बाँदरका हो देखियो माया र ममताले भरिपूर्ण माउ बाँदरहरू आफ्नो छातीमा च्यापेर सन्तानको भोक र तिर्खा मेटिरहेका देखिन्छन् बाँदरहरू एक अर्काको जिउमा जुम्रा टिप्दै सुमसुम्याउँदै माया पोखिरहेका छन् तर हामी मान्छे कति फरक छौ एउटै हुलका मान्छेहरू कसैले कसैलाई चिन्दैनौ कति अनौठो आज रुमासँग भेट हुनुलाई पनि अहो भाग्य ठानेकी छु सायद मैले भएकी भए पट्टै लाग्ने थियो पहिलेदेखि नै चिन्जान भए गरेर आफ्ना मनका सबै कुरा पोख्यौ एक अर्कालाई दुःख पोख्न पाउँदा धेरै राहत महसुस भएको छ आज यो सब रुमाको कारण हो म उसलाई तुरुन्तै निकै घनिष्ठ साथी ठान्न पुग्छु सायद मनको भाव पोख्ने साथी नभएकाले होला बिस्तारै आफ्नो कुरा बताइसकेपछि उसले मलाई सहानुभूति दिन थाली सबै ठिक हुन्छ सासू मानसिक रोगले बितेको घरमा एक्लै भएको कुरा त बताए तर ऊ अमेरिकाबाट आउन नचाहेको कुरा भने बताइन उसको छुट्टी नै मिल्दो रहेनछ भनेर झुट बोले मेरो उहाँ त लुकेर नै हो समात्यो भने महिनाको दुई लाख कमाउने दिन सकिन्छ उसले आफ्नो श्रीमानको बारेमा बताए तर म श्रीमानको बारेमा केही थाहा नभएकी सोझी एकहोरो भएर निकै बेर टोलाइरहे मलाई झस्काउँदै उसले सोधे तिम्रो श्रीमानले कति कमाउनुहुन्छ खै थाहा छैन कस्तो अचम्म उहाँले भन्नुहुन्न ऊ छक्क परे मुख्य गुम्बा आइपुग्यो एकछिन काठमाडौँ उपत्यकाको चारैतिर निहाले सहरीकरणको अस्त व्यस्त अवस्था देखेर खल्लोपनको अनुभूति भयो बत्ती बाल्ने तयारी गर्न थाले रुमा आफ्नै काम सिध्याउन कतै गए खै कता गए त्यो भने थाहा भएन सायद आफन्तकोमा होला या कतै बत्ती बालिसकेपछि धेरै बेर आँखा चिम्लदै भगवान बुद्धको पाहुमा परे मुवा तपाईँको आत्मालाई शान्ति मिलोस् हे भगवान बाँचेको बेला जति नै कष्ट भोग्नु परेको भए पनि अब मृत्युपछि उहाँको दिवंगत आत्मालाई चिर शान्ति मिलोस् सकिएन ओली ऊ कति छिटो आई म झसङ्ग भएँ उठेर कुर्ताको सल मिलाउँदै उसलाई हेरे मोटी मोटी केही अग्ली गहुँ गोरो अनुहार नाकमा सानो सेतो पत्थर जडित फुले निकै राम्री देखे उसलाई अनि हातमा मोटो सुनको चुरा र गलामा पनि त्यस्तै मोटो सुनको सिक्रिम सुनको पछि लागे कि म भने रित्तो छु मन नै रित्तिएको बेला सुनले भरिनुको अर्थ पनि थिएन हामी त्यहाँबाट फर्क्यौं मित्रताको सम्बन्ध कायमै राख्ने बाचाका साथ एक अर्काको फोन नम्बर लिएर आफ्नो घरतिर लाग्यौं घर पुग्दा मन निकै हलुका भएको थियो रुमाले बेलुका फोन गर्छु भनेकी थिए तर म उसको फोन धेरै बेर कुरिरहन सक्दिन र आफै पहिला डायल गरे हेलो को बोल्नु भएको बालिकाले फोन उठाए कुरा गरिरहँ जस्तो लाग्यो उनको मिठो आवाज सुनेर तिमी को बोले कि त नानु मैले सोधिहाले म प्रिया कति राम्रो नाम कसले राखिदिनु भएको बाबाले अनि तिम्रो बाबाको नाम मेरो बाबाको प्रियाले बाबाको नाम भन्न नपाउँदै रुमाले छोरीको हातबाट फोन खोसिन् छोरीलाई भन्दै थिए कति जान्ने भयो कि दे यता मलाई नमिठो लाग्यो छोरीसँग झर्केर बोलेको सुनेर हेलो को बोल्नुभयो म ओल्ली ए सन्चै हुनुहुन्छ बिहान भन्दा अलि सन्चो मैले ठट्टा गरे ऊ मिठो गरी हाँसी म पनि उसँगै ताल मिलाएर हाँसिदिए भोलि तिमी मेरो घर आउनु पर्छ है उसले भने कति सजिलै तिमी मित्रतामा जमेको सम्बोधन यो बिहे भएपछिको पहिलो पटक म कुनै साथीको घर बोलाइदेछु त्यसैले होला नाइ भन्नै सकिन हुन्छ तर कसरी आऊ म बाटो बताइदिन्छु सजिलै छ हो उसले निकै समय लगाएर मलाई बाटो बताए भोलिपल्ट म उसको घरमा पुगे हल्का गुलाबी रङको ट्वाक्कै चिन्न सकिने बंगला गेट पनि शानदारको रहेछ त्यसमा आधा सर्कलमा बेगम बेली फुलिरहेको मनमोहक दृश्य बरन्डाका डिलहरूमा फुलेका फूलका गमलाहरू लहरै छन् मानव आफ्नो छातीमा फुल फुलाउन पाएकोमा यी गमलाहरू पनि गमक्क छन् प्रतीक्षामा रूमा घन्टी दिना साथ बाहिर निस्किए तिमी आइपुग्यौ गाह्रो त भएन उत्साहित भएर आई सजिलै आइपुगे तिम्रो जस्तो अरूको घर पनि भएको भए गाह्रो पर्थ्यो होला सायद ऊ दङ्ग परे भनी हो यहाँ मेरै मात्र हो बङ्गला टाइपको घर गेट खोलेपछि मलाई समातेर भित्र लगी मानौ धेरै पछि भेटेको पुरानै साथी हो म ढोकाभित्र पस्न साथ चकित पर्न थाले घरभित्रको सजावट सामान्य छैन अत्यन्त सुन्दर छ हेरिरहँ जस्तो लाग्ने महँगा महँगा सामान मिलाएर राखिएका छन् सजावटका सामानहरू सबै विदेशबाट ल्याइएका छन् भित्तामा टाँसिएका पोस्टरमा जापानी अक्षर लेखिएका छन् थाहा छैन उसले पनि बुझ्छे या बुझ्दिन नबुझे पनि के नै हुन्छ र मनमनै भने चारै भित्ताहरू नियाल्दै उसको पछि पछि लागे बैठक कोठामा लगेर सोफामा बसाई यी हेर न यो घरमा पनि म एक्लै छु छोरी खै त दाजु बहिनी दुवै होस्टेल ए बच्चा दुईटा हो दुईटा एक्लै छु भन्छे फेरि किन छोराछोरीलाई होस्टेल राखेकी होली प्रश्न सोध्न मन लाग्यो तर सोध्ने आँट गरिन चुपचाप कोठारू निहाल्न थाले आफ्नो घरको सम्झनाले कता कता छाती पोलेको महसुस हुन थाल्यो घर प्रतिको दया हो कि माया मेरो मनमा तरङ्गिन थाल्यो झलझली सम्झन थाले उसले अमेरिकाबाट पठाएका सजावटका सामग्री पोस्टर फुलदानी ल्याम्प कभर आदि सबै कुनामा थन्किएका छन् सासू बिरामी पर्नु भएदेखि घर सजाउने रहर पनि कुनामा थन्कियो बिरामी भएपछि त घर कोलाहालमय र गन्जा गोल नै भएको थियो त्यस्तो घर सजाउनुको के अर्थ अन्तत उहाँको मृत्युले घर झनै विरक्त लाग्दो बन्यो एक्लिएर म आफै पनि झन्डै बहुलाएँ त्यहाँ आज रुमाको घरको वातावरणले मलाई मेरो घरको अवस्थालाई बदल्ने उत्प्रेरणा दिइरहेको छ त्यो रिक्त बंगलालाई सिंगार्ने हौसला मिलेको छ त्यस घरमा मैले यतिका वर्ष बिताए जे भए पनि मलाई आश्रय दिने घर हो मैले त्यो घरको व्यवस्था गर्नुहुन्न हुन त म त्यस घरमा यति धेरै छटपटिएकी छु निसासेकी छु रोएकी छु तडपिएकी छु सम्झिँदा मन भत्ती बोलेर आउँछ कसले सुन्ने कसलाई सुनाउने यी कुरा यतिखेर मलाई त्यही घर सुमसुम्याउन मन लागिरहेको छ कुना काप्चा खोतलेर श्रृङ्गारका वस्तु घरभित्र सजाउन मन लागिरहेको छ रुमाको यो भव्य सजावट देखेर मलाई कसैले भने जस्तै लाग्छ जा तेरो घर रोइरहेछ त्यसलाई सम्हाल हो त्यो घर रोइरहेछ म रोएँ त्यहाँ सासु रुनुभयो आज हामी सुस्ताएको बेला त्यो घर रोइरहेको छ किनकि उसलाई सुमसुम्याउने हातहरू हराएका छन् ऊ भित्र उज्यालो ल्याउने मन आफै अस्ताएको छ आज मलाई लाग्दैछ सुनसान औँसीको रात झैँ अध्यारो भएको त्यो घरलाई उज्यालो पार्नु त्यहाँ आश्रय लिएर बस्ने मान्छेको कर्तव्य हो र त्यो मान्छे मनै त हुँ मैले नगरे कसले गर्ने मलाई तुरन्त घर फर्कन मन लाग्छ म हतारिएको जस्तो देखेर के भयो ओली भन्दै ट्वाल्ल परे होइन होइन केही पनि भएको छैन हतपत जवाफ दिए ऊ झन छक्क परे किन कि झै गरे कि त एकछिन सुप भएमा म म घर जान्छु मेरो ओठ फरफराए आउन पाएको छैन जाने आतुर ऊ झनै आश्चर्यमा परे त्यसपछि उसले फेरि के के भनी मैले सम्झिन सकिन यतिखेर म पुरै घरको सम्झनामा डुबेकी थिए एक्वेरियममा मर्दै गरेका माछाहरू गमलामै सुक्दै गरेका फूलहरू कोठाका भित्ताहरूमा झुलिएका माकुराका जालहरू र धुलोले छोपिएका फ्रेमहरू मेरो मानस पटलमा फन फनी घुम्न थाले यी के भयो तिमीलाई मलाई प्याट्ट पिटेर आश्चर्यका हाँसो हाँसिए म जान्छु मेरो मुखबाट फेरि उही वाक्य दोहोरियो कहाँ हुन्छ आज त दिनभर बस्नुपर्छ नत्र मजा मान्दिन म उसले निकै आग्रह गरे म बस्न बाध्य भए सोचे बल्ल तल्ल भेटिएको साथी पनि रिसाई भने तर बस्न भने मनले पटक्कै मानेको होइन ल भन बस्यो कि बस्दिनौ निधार खुम्च्याउँदै सोधिए म खिचिक्क हाँसिदिए मात्र मेरो मन्जुरी बुझेर हाँसियो ऊ पनि उसको खुम्चिएको निधार सफा भयो बस्दै गर म किचनमा गएँ किचनमा गएपछि म एक्लै भएँ गालामा हात राखेर टोलाउन थालेँ ढोकामा बजेको घन्टीले मेरो एकाग्रतालाई भङ्ग पारिदियो रुमा दौडिँदै बाहिर निस्किए चार जना महिला भित्र पसे सबैजनासँग रुमाको राम्रो बोलचाल भएको देखेर सोचे साथी रहेछन् हाँस्दै बैठक कोठामा प्रवेश गरे सबैको नजर ममा अडियो र उनीहरूको हाँसो पनि रोकियो हामी बीचको मौनतालाई हटाउन रुमाले फर्मालिटी पूरा गर्न थाले ऊ मेरी नयाँ साथी ओली सबैलाई नमस्कार गरे आफ्नो परिचय दिन थाले सबैले म अजिता म जिनु म कल्पु म अस्मिता म ओल्ली यसरी हाम्रो चिन्जान भयो रमाइलो भनौँ या अनौठो आफैले सोच्न सकिरहेकी छैन मेरो नाम सुनेपछि सबै गलल्ला हाँसेका थिए कुरा बुझिन मैले कल्पुले सोधे तपाईँ के गर्नुहुन्छ यत्तिकै केही गर्दिन मसिनो स्वरमा जवाफ दिए तपाईँको श्रीमान हत्तपत्त श्रीमानमै आएर ठोकियो उनीहरूको प्रश्न उहाँ अमेरिका मेरो श्रीमान पनि अमेरिकामै हो सेन्ट फ्रान्सिस्को तपाईँको श्रीमानले काम गर्ने कुन सिटी हो ल ल अब खेलाउन खेल्दै कुरा गर्दै गरौँला हुन्न कल्पुले मेरो जवाफ नपाउँदै अरू साथीहरूले हामी दुईको ध्यानलाई दिए म अन्यलमा परे थाहा थिएन के खेलाउँ भनेका हुन् ए रुमा आज त तीन बुक निकाल है साथी थपिएकाले नपुग्ला कि एउटीले भने हुन्छ हुन्छ भन्दै रुमा आलमारी खोल्न पुगे मलाई कौथल लाग्यो खेल्ने चिज के रहेछ भनेर अरू साथीहरू गोलो पर्दै बस्न थाले म चाहिँ ठिङ्ग उभिएर उनीहरूको हाउभावमा टोलाइरहे कल्पुले मेरो हात तानेर छेउमा बसाउँदै भने यहाँ बस्नुहोस् तपाईँ केही नभने थुचुक्क बसे म अझै थाहा थिएन के खेल्न लागेको हो भनेर सबैको अनुहारमा पालै पालो हेरिरहे उनीहरू एकाग्र भएर रुमातिर टोलाएका थिए रुमा आफ्नो ठाउँमा आएर फिजाउन थाले तीन बुक तासका पत्तीहरू झनै अन्यल ग्रस्त हुन थाले म मनमा उदेक लाग्यो यिनीहरू त तास पो खेल्दा रहेछन् छि खिन्न अनुहार बनाएर हेरे रुमालाई उसले झट्ट सोधिहाले मैले उसले तिमीलाई खेल्न आउँछ अह मलाई त आउँदैन नाक खुम्च्याउँदै भने के गाह्रो छ र म पनि सिकाइदिन्छु नि हो त नि हामीले पनि सिकाइदिन्छौ नि सबैले एकसाथ कल्पुको कुराको समर्थन गरे नाइ म त खेल्दिन मलाई मन पर्दैन यस्तो खेल्न एक्काइसौँ शताब्दीको नारीले पनि किन यस्तो सोझो कुरा गरेको हामी जस्तो हौ न तब समय मजाले बित्छ जिनुले गफ छोडी गलल्ला हाँसे सबैजना म एक्लो भए डराए झै लुरुक्क परे भोभो म त खेल्दिन झनै आत्तिए म कहाँ हुन्छ हामी खेल्ने तिमी चाहिँ हेरिरहने रिसाएको आँखाले हेरी रुमाले म उनको करले लत्रकै गले न नाइ भन्न सके न हुन्छ भन्न नै त्यसपछि जिनुले तास फटाफट बाँड्न थाली साँच्चै मेरो अगाडि पनि तासका पत्तीहरू जम्मा हुँदै गए त्यो मेरो भागको रहेछ सबैले आफ्नो भुइँको तास उठाएर पनि क्रमबद्ध तरिकाले मिलाउन थाले उनीहरूको हातको तास झन्डै फ्यान जस्तै बन्यो म चाहिँ कहिले भुइँमा कहिले उनीहरूको अनुहारमा हेर्दै बस्न थाले बोली मिलाउन कल्पुले मित्रताको अनुभूत गराउँदै भने उनैको बोलीको प्रभावले मैले उठाइदिए तासका पत्तीहरू कल्पुले सिकाए जानी नजानी तास मिलाउन थाले बिस्तारै म उनीहरूसँग रम्न थाले कहिल्यै नखेलिएको यो अनौठो म्यारेज खेल खेल्न सुरु गरिएको थियो कोठामा बिस्तारै रौनकता छाउन थाल्यो लोभै लाग्ने किसिमले भुइँका नोटहरू सोहोरे जित्नेले अचम्मै लाग्यो म नजान्नेले पनि जिते अनौठो उत्सुकताले मलाई उचाल्न थाल्यो केही घण्टाकै अन्तरालमा कण्ठ हुँदै गयो गुलाम मिसी एकका बासा खेल्दा खेल्दै कल्पु बोली ओहो यो खेल पनि अनौठो कुरा हो सटा सट जान्छ दिन नत्र के गर्नु घुमेर कति घुम्नु एक्लै बुढासँग भए पो यिनीहरूको त छन् नि अस्मितालाई धकेल्दै झिस्क्याई भएर के गर्नु अस्मिताले आँखा तर्दै भने त्यही त अजिताले अस्मितालाई सघाई दिनभर नभएर के भो र आखिर पछि त भेट्छौ क्यारे कल्पुले व्यङ्ग्यात्मक पाराले भने खै किन हो अस्मिताले अनुहार अध्यारो पार्न थाली आ मलाई त साँझ नै नपरोस् जस्तो हुन्छ उसले भने किन बढी चल्छस् कि क्या हो एउटा तास मुखमा च्याप्दै रुमाले सोधे कस्तो उताउलो कुरा गरेको झै लाग्यो के भनौ जे छ मनमा छ अस्मिता ओइलिएको फुल झै भए भन न भन सबैले कर गर्न थाले भइगो चुप लाग उसले दिक्क मान्दै भने हेरा हेर गर्दै चुप लागे सबै तर फेरि कुरा सुरु गरे फतर फतर बोल्नु पर्ने कल्पुले रुमा हाम्रा बुढाहरू उता के गर्दै होलान् है काम गर्दै होलान् रुमाको छोटो जवाफ के थाहा वा मोज गर्दैछन् कि जिनुको यो कुराले चिसो भयो मेरो मन थाहा छैन अरूको पनि मन यस्तै भयो कि वाल्ल पर्दै सबैले जिनुको अनुहारमा हेरे काँडाको बिझाई जस्तै भयो जिनुको बोली तर किन थाहा छैन मोज त हामी पनि गर्दैछौ नि रुमाले कुन अर्थ लगाई कुन्नी उनीहरूको गफ सुन्दै गए बुझ्ने प्रयास गर्थे अड्कल काट्थे र नबुझे ट्वाल्ल पर्थे पहिलो दिन भएकाले उनीहरूसँग पुरै खुल्न पनि गाह्रो भयो मलाई उनीहरूका सबै कुरा बुझ्न पनि जरुरी ठानिन उनीहरूका सबै कुरा नबुझे पनि त्यही कुराले खेललाई सहज बनाइदिएको महसुस गरेकी छु आज दिनभर कति राउन्ड खेलियो पत्तै भएन घडीमा आँखा लगाउनु पुगे पाँच बजिसकेको रहेछ यतिका बेरसम्म कसरी खेल्न सके कुन्नी आफै छक्क परे झ्यालबाट बाहिर हेर्दा घामको प्रकार आकाश थिएन साँझको रङले छोपिसकेछ रुमा किचनमा गएर भएभरका खानेकुरा तयार पारेर आई साथमा दुई बोतल बियर र हुस्की पनि ल्याई दङ्गदास परेर हेर्न थाले होइन यी आइमाईहरू के खालका हुन् सबैजना मस्त पिउन थाले छोइला कचेला अनि बदाम चिप्स के के हो के के कसैले बियर कसैले हुस्की भरिएको गिलास रित्याउन थाले तर मेरो गिलास जस्ताको तस्तै छ सबैको आँखा मेरो गिलासमा गएर ठोकियो होइन ओल्ली किन नपिएकी अजिताले सोधे कहिल्यै पिएकी छैन आ तिमी त एक्काइसौ शताब्दीको नारी होइन जस्तै छेउ उहिलेका आइमाईहरू त पिउँथे रक्सी हामीले बियर पिउनुमा कुन ठुलो कुरो भएर जहाँसुकै हेर न जमाना बदलिसकेको छ तिमी चाहिँ जहाँको तही छि जिनुले फेरि शताब्दीकै कुरा लिएर मलाई उडाए त्यसो नभन न हुन त म पनि यही शताब्दीकी हुँ तर पिउनै पर्छ भन्ने त छैन नि मैले आफ्नो कुरा राखेँ त्यो त हो तर साथीका माझमा एकल काटे हुनु त राम्रो भएन नि अलिकति भए पनि पिएर त हेर कल्पुले भने पिउ न पिउ धेरै सोझो बनेर केही हुन्न क्या जनाको एकै आवाज आयो मैले प्रतिवाद गरिरहन सकिन निकै आवेगमा गिलास उठाएर पिदिए उनीहरूले हाँस्दै ताली पिटे वाह वाह वाह मैले पहिलोचोटि देखेको र अनुभव गरेको महिला साथीहरूको यो जमात भट्टीभित्रको पुरुषको जमात भन्दा फरक थिएन अह कहिले देखेकी थिइन स्वास्नी मान्छेहरूले यसरी मोज बस्ती गरेको सबैको गाला रातो र पिरो भएको देख्छु त्यसै मध्ये म आफै पनि गाला कान सबै तातो भएर रन्किएका छन् राति साढे सात बजेतिर हामी आफ्नो घर फर्किन थाल्यौँ बानी परेकाहरू सजिलै बाटो लागे तर म भने ढुनमुनिन थाले खुबै रिङ्गटा लागेर आयो खुट्टा र टाउकोमा दुई धार्नी फलाम झुन्डिए जस्तै गरुङ्गो भयो रुमाले चोकबाट ट्याक्सी चढाइदिए बेहोस तालमै घर पुगे घर घरको सिँढी उक्लँदा कस्तरी खुट्टा लर्खराएको पहिलोचोटि यस्तो अनुभव गरे कि यो घर घुमेको छ सबै मुस्किलले सिँढी उक्लेर भ्याए र हल्लिँदै सुत्ने कोठामा पुगे यताउता कहीँ नहेरी रङरङ बेडमा पल्टे कति सजिलै निन्द्रा परेछ थाहै भएन लामो समयपछि मिठो निन्द्रा निदाए तास खेल्ने जमातको संगतमा परिएको पनि डेढ वर्ष पूरा भइसकेको छ रुमासँग पहिलो भेट भए पनि कल्पु र अस्मिता जति नजिक ऊ हुन सकिन ठूलो व्यापारीकी श्रीमती अजिता आफ्नै पाराकी छे अस्ति मात्र उसको श्रीमानसँग मलेसिया घुम्न गई उतै व्यापार गर्ने कुरा सुनाएकी थिए सायद आउँदिन होला ऊ अब खुब शौखिन थिए हाम्रो समूहमा उसैले हो पहिलोचोटि मोबाइल बोकेकी पनि श्रीमानको फोन खुबै आउँथ्यो कता कता मलाई जलन हुन्थ्यो श्रीमानसँग उसको लामो गफ भएको देख्दा पछि अस्मिता बाहेक हामी सबैले मोबाइल बोक्न थाल्यौँ जाने बेलामा अजिताले भव्य पार्टी दिएकी थिए त्यो दिनको पार्टीमा के पुरुष के नारी सबै उस्तै थिए अल्कोहलले सबैलाई जितेको थियो बाटोमा फर्कदा कल्पु र जिनुले खुब बान्ता गरे फर्कदा शङ्ख पार्कको छेउमा मेरो ब्याग र चेल लुटियो जिनुको श्रीमान विदेशी प्रोजेक्टमा ठुलै पोस्टको कर्मचारी रहेछन् जिनो भन्थे महिनाको एक लाख बिस हजार हुन्छ तलब अनि किन विदेश जानु परेर तर जिनु खुसी छैन उसको श्रीमानसँग कल्पुर अस्मितालाई थाहा रहेछ उसको श्रीमान प्राय राति समयमा घर फर्किँदैन बाहिर सत्र अठार वर्षकी केटी घुमाउँदै हिँड्छ रे आफ्नो श्रीमानले आफूप्रति गरेको व्यवस्थालाई बिर्सन जिनु खेल्न र पिउन तम्सेकी रहेछ भन्ने ठम्याए ऊ वास्तवमा एक्लोपनाको पीडालाई दबाउन म जस्तै यो जमातमा भुलिरहेकी थिए यही जमात भित्रका एक एकका व्यथा बुझ्दै गए सबैका आफ्नै खाले व्यथा रहेछन् सबभन्दा दयनीय व्यथा त अस्मिताको लाग्यो मलाई साँझ नपरे पनि हुन्थ्यो झैँ लाग्छ भन्ने अस्मिताको जीवनलाई पनि नजिकै बाटो बुझ्न पाएँ किन त्यस्तो भनिदिरहेछ भन्ने पनि थाहा पाएँ एक दिन ऊ मात्रै सुटुक्क मेरो घर आएकी थिए त्यो दिनभर बाहिर नजाने सल्लाह गर्दै हामी घरमै दुःख साटासाट गरेर बस्यौँ कुरा गर्दै जाँदा मैले सोधेँ अस्मिता किन साँझसँग तिमी अत्यास मान्छ्यौ के गर्नु त रात परेपछि सधैँ रक्सी गराउने मुख लिएर ठङरङ आइपुग्छौ को श्रीमान अनि नआएर कहाँ जाउन् त मैले आश्चर्य मान्दै भने जान त कहाँ जाने घरमा नआएर तर हरेक साँझ रक्सी पिएर आउँछ रक्सी पिए पनि चुप लागेर सुते त हो रातभर हैरान पार्छ सँगै सुत्न पनि घिन लाग्ने मान्छेसँग जबरजस्ती पर्छ कुनै दिन भनेको नमान्दा दुनियाँको स्वास्नी बनाउँछ मलाई तिमी नै भन न ओली म के गरौँ इच्छा कसलाई हुँदैन हामी पनि त मान्छे हौ तर अति भएपछि यो इच्छा शक्ति पनि मर्दो रहेछ मैले त खालि पीडा शास्ति यातना छटपटी बाहेक आनन्दको कुनै सास फेर्न पाएकै छैन यस्तो पनि हुन्छ लोग्ने र स्वास्नी बीचको सम्बन्ध सहमति बिनाको सम्भोग त बलात्कार हो ऊ मलाई हरेक रात बलात्कार गरिरहन्छ भन न ओल्ली म कसरी सहु उसकै कारण मेरा तीन तीन सन्तान मरे बोल्दा बोल्दै आँखाबाट आँसु तप्कियो म एकाग्र भएर कुरा सुनिरहन्छु कसरी म तर्सिए पेटमा बच्चा हुँदा पनि मेरो अवस्थाको ख्यालै गरेन खुब जबरजस्ती गर्यो सायद यही कारण होला मेरो पेटको बच्चा हुर्कनै नपाई खेर गयो ऊ स्तब्ध भए मात्र आँखाले बोलिरह्यो पीडाको भाव म पनि त्यही पीडामा मिसिएँ ओठहरू थरथराए तर केही बोल्न सकिन म सन्तानको वियोगले विचलित छु लोग्नेको व्यवहारले दिन प्रतिदिन गल्दै गएकी छु सरकारी जागिर थियो त्यो पनि गुम्यो उसको न मेरो कमाई छ न उसको कतिन्जेल साथीहरूसँग मागेर तास खेल्नु धन्न खेलमा जित्छु र मात्र तर अब यो बानी छाड्नु पर्ला तास खेलेर म झनै खत्तम भएछु दुःख सम्झिँदा त कुनै अनकन्टार भित्र हराउँ जस्तै लाग्छ आँसु पुस्तै भने किन त्यस्तो भन्छौ तिम्रो माइतीतिर कोही त हुनुहुन्छ होला नि बरु कहिले काहीँ त्यता जाने गर न मन हलुङ्गो त हुन्छ माइतीको कुरा गरेपछि उसले झन मुख निन्याउरो पारिन् माइती जाने बाटो त उहिले बन्द भइसकेको छ अब किन जानु म त्यागिएकी छोरी हुँ ओली अब मैले कुन आमा बाबुलाई खोज्नु जिन्दगीमा प्रेमले नै ठुलो धोका खुवायो मलाई उसको प्रेम जालमा फसेर बाबु आमाको इज्जतलाई कुल्चेर हिँडेको दिनदेखि नै मेरो जन्म घरको दैलो सदाका निम्ति बन्द भयो निधारमा हात राख्दै भने किन र उनी बिहे गर्न लायकका थिएनन् बिहे गर्न लायकको भएर के गर्नु जातले लायक नबनाएपछि उसले मलाई छोएपछि मैले मेरो परिवारलाई छुनै नहुने भयो त्यति मात्र कहाँ हो र मेरो अनुहार देखाउनै नहुने भयो तैपनि श्रीमानको बलियो साथ पाइरहेकी छु भन्ने भ्रममा मैले आफूलाई कोही नचाहिने ठाने त्यसैको परिणाम भोग्दैछु अहिले यसो सम्झाउन बुझ्छन् कि तिम्रो श्रीमानले अह ऊ त्यस्तो लोग्ने मान्छे हो जसले स्वास्नीको कुरालाई पाइताला मुनि थिचेर राख्ने गर्छ त्यस्तोलाई सम्झाउनु व्यर्थ हुन्छ सम्झाउँदा सम्झाउँदा म अघाइसकेकी छु त्यसो भए के गर्छौ त अस्मिता अब भाग्यमा लेखिएका कुरा बिहोर्नै पर्ने लाचार शैलीमा कुरा गरे लेखेको भनेर कहिलेसम्म सहेर बस्नु धैर्यको बाँध भत्किसकेको छ अब त हरेस खाँदै भने त्यसो भनेर कहाँ हुन्छ बाँचुन्जेल धैर्यको बाद बलियो पर्छ है साहस दिने प्रयास गरे बाँचुन्जेल मलाई प्रश्न तेर्स्याएर बेरसिलो हाँसो हाँसी हो बाँचुन्जेल धैर्य गर्नुपर्छ कुनै दिन तिम्रो यो जिन्दगी फेरिन पनि सक्छ सिधा जवाफ दिए मैले नेपालको आशा अलिकति मात्र भएको भए पनि कोसिस गर्ने थियौँ होला तर अह कुनै सम्भावना छैन मेरो जीवन फेरिनुको जहाँ फर्किएर पनि केही पाउँदिन मन रित्तो छ मेरो संसार उस्तै रित्तो छ म कसका लागि बाँचु दुई चार दिनका लागि किन र के को लागि हाँसु मैले हाँसिदिएर खुसी हुने न मेरा सन्तान छन् न कोही आफन्त न मैले बाँचेर उज्यालो हुने घर नै छ अनि तिमी बसेको घर कसको हो त त्यो त्यो त डेरा हो पैसा तिर्न नसकेको डेरा थाहा छैन कुन दिन घरपतिले निकालिदिने हुन् खिन्न अनुहार पार्दै मतिर हेरे के गर्छौ त अस्मिता केही उपाय त न अब के सोचौँ जुन बेला सोच्नु पर्ने थियो त्यस बेला त सोचिन समय धेरै बितिसक्यो दुःख भुल्ने बाहनामा आफूलाई सिद्ध्याएँ मैले यी आफ्नै हातहरूलाई कापी र कलम समात्न नदिएर तासका पत्तीहरूमा अल्मलाइरहे कापी कलम समातेकी भए आफ्नो जीविका आफै चलाउन त सक्ने थिए एउटी शिक्षिका मात्र हुन सकेकी भए पनि ऊ जस्तो जडेहा लोग्नेको कब्जामा जीवन व्यतीत गर्नुपर्ने त थिएन भाग्यले दिएको भनेर ऊसँगै बस्नुपर्छ भन्ने के थियो र आफ्नो भविष्य सुनिश्चित हुन्छ भने त्यो लोग्नेसँग अलग किन नहुनु स्वास्नी मान्छेले पनि परिस्थिति बुझेर चल्नु पर्ने रहेछ तर अब के गरौँ मेरा लागि त सब चिज ढिलो भइसक्यो हताश भावमा भने किन समय छ उमेर छ तिमीले आँटे भइहाल्छ नि मैले भने त्यो आँट ममा छैन अब शिथिल भएर भोलि यति धेरै कुरा जानेकी थियो तर आँट गर्न किन कमजोर तिमी मैले प्रश्न गरे किनकि रोगले कमजोर पार्दो रहेछ ऊ अँध्यारो मुख लगाउँदै भित्तातिर फर्की रोग कस्तो रोग म अचम्ममा परे हो रोग मलाई एउटा डरलाग्दो रोगले छोएको छ थाहा छ म अवश्य बाँच्दिन म हत्या देखाएर मर्न पनि चाहन्न मेरो प्राण सजिलै जाओस् यही सोच्छु म के छ र बाँच्ने कुरा गर्नलाई उसले प्रति प्रश्न गरे मलाई पनि हेर न मेरो के छ र घरमा एक्लै छु पीडा त मलाई पनि छ नि आफ्नो उदाहरण दिएर उसलाई सान्त्वना दिन खोजे ओली तिम्रो त बस्ने बङ्गला छ कमाउने र माया गर्ने श्रीमान छ दुःख र पीडा बिसाउने माइती छन् तर मेरो केही छैन कोही छैन ऊ झन निराश भए अस्मिता हरेस नखाऊ तिमीले यसरी मनलाई सानो पार्यौ भने झन रोगले च्याप्छ ओली मैले मनलाई सानो होइन झन ठुलो पारेकी छु त्यो रोगलाई जित्नु छ मैले ठिक भन्यो अस्मिता रोगलाई जितेर तिमी धेरै पर्छ तर ओल्ली तिमीले त ठिक भनिनौ उसले कुन पारामा भने मैले बुझिन अन्यलमा परेमा ओल्ली तिमीले ठिक भनिनौ मलिन हाँसो हाँस्दै उही कुरा दोहोऱ्याई मलाई पाठे घरको क्यान्सर भएको छ खुबै छ यो सुरुको स्टेज होइन यो हँ म एकदमै तर्सिएँ हो मलाई पाठीघरको क्यान्सर भएको छ अब यो रोगले मेरो शरीर छिनाल्नेछ त्यसका लागि म पटक पटक मर्नु पर्नेछ मेरो यो अवस्थामा मान्छेहरू हत्ये देख्नेछन् जुन म सहनै सक्दिन यदि यो रोगले भन्दा पहिले मैले मेरो शरीरलाई सिद्ध्याएँ भने म बिरामी भएको हत्ये कसैले देख्नु त पर्दैन यही कारण म यो रोग भन्दा चाँडो काल बन्नेछु यस्तो पागल कुरा नगर अस्मिता मेरो कुरा पागलपनको हो भने त्यही सही ल म जान्छु ओली निकै ढिलापो भएछ ऊ त्यसपछि जुरुक्क उठेर हिँडी रोक्न पनि सकिन मैले सिँढीबाट ओर्लदै गरेकी अस्मितालाई तल पुगिन्जेल हेरिरहेँ धेरै बेर मनमा कुरा खेलिरह्यो अस्मिताको जिन्दगी देखेर कहाँ लिए म भयानक रोगले ग्रस्त ऊ भित्र पीडा बाहेक अरू केही रहेनछ विरक्त लागेर आयो कस्तो कस्तो जीवन जिउनु पर्दोरहेछ हामी स्वास्नी मान्छेले अस्मिता निस्किएपछि फोनको घन्टी आयो फोन उठाउने जाँगर पनि थिएन शिथिल थियो मन एक एक कप कफीको भरमा दिनभर गफ गर्यौं भोक लागेको थियो त्यही पनि मर्यो जाँगर सागर नलागी नलागी फोन उठाए फोन गर्ने रुमा थिए अँ भन रुमा किन नआएकी आज काम थियो अस्मिता पनि आइन ऊ मसँगै थिए हेर है तिमीलाई फसाउली अस्मिताले के कुरामा पैसामा नि केमा हुनु आजकल मैले तास खेल्ने पैसा दिनै छाडिदिएँ कति दिनु तिमीसँग पनि माग उसले अस्मिताको कुरा काटिए जान्ने भएर मलाई सम्झाइ पनि मलाई साँच्चीकै रिस उठ्यो रुमादेखि उसले पैसा दिएर बानी पारेकी अस्मितालाई आज ऊ आफै दोषी ठान्दैछ के थाहा उसलाई अस्मिताको व्यथा जुन भयानक ज्वाला भएर अस्मिताको जीवन नै समाप्त पार्ने गरी तन्किरहेको छ जवाफ दिन मन लागेको थियो उसले मागी भने जति पनि दिन्छु पैसा कतिसम्म बाँचेर बिचरी तर केही भनिन मैले यति छिट्टै अस्मिताको दयनीय जीवनको चर्चा गर्न मन लागेन मलाई भनिदिए हाम्रो कुरा अर्कै थियो अस्मिताले मसँग पैसा मागे कि छैन पछि माग्लिने उसले फेरि कुरा थपे मागी भने दिनु पर्ला ल अरू केही छ अस्मिता तर्फी भएर कुरा गर्दै फोन राख्ने हतार गरे छैन आउँछु होला नि अजिताको घरमा म विचार गर्छु आऊ आऊ खेल्ने साथी नै पुग्दैन फेरि ल हुन्छ फोन राखी उसले धेरै बेरसम्म अशान्त भयो मेरो मन आज जति कष्टमय भए पनि काटिदिन्छु भोलिको दिनका लागि तर भोलि फेरि आज भएर आइदिन्छ र हिजोको याद थपिदिन्छ मन नलागी नलागी भोलिपल्ट अजिताको घरमा गए विशेष त अस्मिता त्यहाँ आउँछ होली भन्ने आशाले म हिँडेकी थिएँ खै कुन्नी मलाई उसको असाध्यै माया लागेर आइरह्यो कति बेला भेटौँ र फेरि सम्झाउ जस्तो भयो मनमा तर अस्मिता आइपुगिन हिजो उसले भनेका कुराहरू मेरो मानस भरि खेलिरह्यो पटक पटक झस्किरहे उसको पर्खाइमा मन छटपटाइरह्यो मेरो मन तासका रङ्गी चङ्गी पत्तीहरूमा भन्दा अस्मिताको पहेँलीको अनुहारमा गइरह्यो कति पहेँलो देखिएकी थिए हिजो घामले खाएको पात झैँ दुई बजिसक्दा पनि ऊ आइन साह्रै असह्य भयो त्यसैले हिजो अस्मिताले भनेको कुरा भनिदिए अस्मितालाई पाठे घरको क्यान्सर भएछ सबैजना टोलाए एक अर्काको अनुहारमा हेर्दै अस्मिताले मसँग भनेका अरू कुराहरू पनि सुनाए उनीहरू अझ अचम्मित भए सबै कुरा भनिसकेपछि मलाई एकछिन पनि बसिरहन मन लागेन त्यो ठाउँमा अस्मिताको डेरामा जाने हतार गरे हातको तास भुइँमा फालेर म जुरुक्क उठे सँगै अरू पनि उठे त्यसपछि हामी सरासर अस्मिताको डेरातर्फ लाग्यौं अस्मिताको डेरा पुग्दा मान्छेको हुल देख्यौं हामीले पुलिसहरू पनि थिए मान्छेको भिड छिचोल्दै हामी भित्र पस्यौं सेतो कपडाले छोपिएको लास थियो त्यहाँ त्यहाँ गानगुन सुनियो किन आत्महत्या गर्नु छि यस्तै हो कमजोर मुटु भएकाहरू कमजोर मुटु हुनेले आफैलाई मार्न सक्छ त किन नसक्नु यदि बलियो मुटु भएको भए त जीवनको दुःखदेखि डराउँदैन थिए नि कमजोर मुटु हुनेले नै त हो यस्तो गर्ने दुःख सङ्घर्ष भन्ने कुरादेखि नै भाग्न खोज्छन् यस्ता काँतरहरू आखिर यिनी को हुन् त यसरी आत्महत्या किन गरेको होला ती जडाएकी श्रीमती अस्मिता हुन् यो दिनभर कहीँ जान्थे र रातभर लोग्नेसँग झगडा गर्थे अस्मिता अस्मिता मेरो गलाबाट एक्कासिए यो आवाज निस्कियो आखिर जे भनेकी थिए त्यो पुरा गरेरै छाडी अस्मिताले हामी रुनसम्म रोयौं तपाईँहरू को हो एकजना पुलिसले सोध्यो साथी हौ अजिताले भने उसको श्रीमान खोइ त फेरि उसले सोध्यो म यही छु सर रातो आँखा पर्लक्क फर्काउँदै कुनापट्टि बसेको एकजना पुरुषले बोल्यो तपाईँलाई कोही माथि शङ्का छ अह छैन ऊ आफै मरेकी हो ढुक्कसँग भने उसले ए आत्महत्या हो सर किन गरी त आत्महत्या थाहा छैन सर मलाई चाहिँ चिच्याएर भन्न मन लागेको थियो यो आत्महत्याको कारण यही पुरुष हो तर अफसोस मैले भन्न नपाउँदै पुलिसले एउटा कागज भेट्टायो त्यो सुसाइड नोट रहेछ लेखिएको थियो यो आत्महत्याको कारण म आफै हुँ कसैलाई दोष छैन अस्मिता पोस्टमार्टमका लागि लास हस्पिटल लगियो हामी आँसु र गरुङ्गो मन लिएर आफ्नो घर फर्कियौँ रातभर सोचिरहे लोग्नेको कारण रोग र शोकको शिकार भएकी अस्मिताले आफैलाई दोषी बनाएर आफ्नो हत्या गरी आफैलाई प्रश्न गर्न मन लाग्यो किन कमजोर हुन्छन् स्वास्नी मान्छे प्रियजन स्वास्नी मान्छेले समाजमा परिवारमा अनेकौं भूमिकाहरू निर्वाह गर्नुपर्छ र पनि तिनी स्वास्नी मान्छेहरूलाई दिनरात अनेकौं प्रताडनाहरू दिइन्छ अनेकौं दबावहरूमा तिनीहरूलाई राखिन्छ र अन्तमा आत्महत्या गर्ने जस्तो जगन्य आपराधिक घटनामा समेत संलग्न हुन बाध्य पारिन्छ यस्तै बाध्यता अस्मिताले पनि भोगेकी छ ओल्लीको डायरी उपन्यासभित्र जो ओल्लीको एक नवीनतम र घनिष्ठ मित्र हुन् उनले लोग्नेको कारण र पारिवारिक जीवन र सामाजिक परिस्थितिका कारण आत्महत्याको बाटो रोजेकी छन् यस्ता नारीहरू जो समाजभित्रै पीडित भनेर बाँचिराखेका छन् थुप्रै छन् हाम्रो समाजमा तिनीहरूको पहिचान गर्नु जरुरी छ प्रियजन उल्लीको डायरी उपन्यासकार मनिषा गौचनको एउटा चर्चित उपन्यास हो र यसलाई हामीले शब्द शिविरका श्रृङ्खलाहरूमा क्रमशः वाचन गरिराखेका छौँ शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ ओलीको डायरी वाचन कस्तो लाग्दैछ ओल्लीको कि लेखिका मनिषा गौचन प्रति वा शब्द शिविर प्रति कुनै पनि प्रतिक्रिया छन् भने लेखेर पठाउनका लागि हामी हार्दिक अनुरोध गर्छौ जसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबीएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रूपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रूपिन्द्र टाइप गरिसके सकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनका लागि हामी हार्दिक अनुरोध गर्छौ प्रियजन यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँप्रति विशेष आभार व्यक्त गर्छु र आगामी शुक्रबार अर्थात् भोलि राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्चमा र बिहिबार राति सभा नौ बजे कार्यक्रम शब्द शिविरमा भेटिनका लागि यो मञ्चबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभरात्री